अभियोग लागेका व्यक्तिलाई चुनावमा उठ्न दिने या नदिने उम्मेद्वारी दिनुअघि सम्पत्ति विवरण बुझाउनु पर्ने या नपर्ने लगायतका विषयमा दलहरूबीच कुरा बाझिएको कारण मन्त्री परिषद अध्यक्षले शीर्ष तहमा छलफल गर्न लाग्नु भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो अध्यक्ष रेग्मीले हिजो हिजो साँझ कंग्रेसका शीर्ष नेताहरूसँग पनि छलफल गर्नुभएको थियो अख्तियार प्रमुखमा लोकमान सिंह कार्के नियुक्त खारेजीको माग गर्दै आन्दोलनरत तेत्तिस दलीय मोर्चामा आबद्ध दलका जनवर्गीय संगठनहरूले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय घेराउ गर्ने भएका छन् विवादित सबैका कार्कीलाई महत्वपूर्ण संवैधानिक अङ्ग अख्तियार प्रमुखको जिम्मा दिएको भन्दै तेत्तिस दलीय मोर्चाले विरोध जनाउँदै आएको छ अहिले केबेरमा काठमाडौँको जङ्गलामा रहेको अख्तियारको कार्यालय घेराउ गर्ने तयारी भइरहेको मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले जानकारी जानकारी दिनुभयो प्रमुख चार राजनैतिक शक्तिबीच भएको एघार बुद्धे सहमति र पच्चिस बुद्धे बाधाडका फुकाउको निर्णय पनि खारेज गर्नुपर्ने भन्दै मोर्चाले जेठ एक गतिदेखि पन्ध्र गतिसम्मको आन्दोलनको कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमार कुमाल निर्वाचित हुनुभएको छ नयाँ नेतृत्वको लागि गैराती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी चन्द्रविक्रम राईलाई पराजित गर्दै कुमार महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ निर्वाचनमा खसेको त्रिपन्न मत मध्ये कुमारले बत्तीस मत र राईले सत्र मत पाउनु भएको थियो महासंघमा आबद्ध जातीय संस्थाहरूबाट एक एकजनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ अध्यक्ष पदका अर्का प्रत्याशी नरेश सरकारको पक्षमा तीन मत मात्रै परेको थियो नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार कुमारले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउनु आफ्नो नेतृत्वको कार्यसमिति खर रूपमा उत्रने बताउनु भएको छ उहाँले जातीय पहिचान सहितको संहिताका लागि दबावमूलक अभियानहरू सञ्चालन गर्ने पनि बताउनुभयो यसै गरी तेह्र सदस्यीय सचिवालयको महासचिवमा बाइस मत प्राप्त गर्दै पेम्बा भोटे निर्वाचित हुनुभएको छ महासचिवमा छ जनाको उम्मेद्वारी परेको थियो पाँचजना उपाध्यक्षहरूमा रोशनी मेसे मैला डन्डु शेर्पा हिमाल सूर्यबहादुर माझी पहाड चिनीलाल माझी भित्री तराई राम अवतार मण्डल तराई विजय हुनुभएको छ पाँचजना सचिवहरूमा यशोधा चौधरी महिला गणेशलाल थकाली हिमाल एम बहादुर सेपाङ पहाड सिनेमाया माझी भित्री मधेस ध्वनि उरावत तराई निर्वाचित हुनुभएको छ कोषाध्यक्षमा जगत बहादुर बराम निर्वाचित हुनुभएको छ यसैबीच तीस बुधे सौरा घोषणा पत्र जारी गर्दै जनजाति महासंघको आठौं महाधिवेशन निर्देशन नै सकिएको छ जारी घोषणा पत्रमा पहिचान सहितको संहिता धर्मनिरपेक्षता गणतन्त्र समावेशिता लगायतका सभालाई संस्थागत गर्न विघटित संविधान सभा तीन महिनाको लागि पुनस्थापना गरी जनताको संविधान जारी गरिनुपर्ने विघटित संविधान सभा पुनस्थापनामा सहमति नहुने भए संविधान सभाबाट नै पहिचान सहितको संहिता संविधान जारी गर्न समानुपातिक तर्फको सीट संख्यामा कटौती नगरी र दलले प्राप्त गर्ने मतमा सीमा थ्रेसोल्ड नतोकी आगामी मङ्सिरभित्रै सभाको दोस्रो निर्वाचन सम्पन्न गरियोस् यसका लागि तत्काल सर्वपक्षीय सहमतिको आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने लगायत मुद्दाहरू उल्लेख छन् कक्षा एघारको परीक्षा आजबाट शुरू भएको छ परीक्षामा चार लाख पैंतिस हजार अठारजना सहभागी भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ परीक्षाका लागि देशभर नौ सय बत्तीस केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक दुर्गार्यले जानकारी दिनुभयो अमर्यादित काम गर्न कोषाध्यक्ष केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष सुरक्षा गार्ड जो कोहीलाई छ महिना कैद या एक लाख रुपियाँ जरिवाना या दुवै सजा हुने व्यवस्था गरिएको छ यस्तै परीक्षार्थीले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था पनि गरिएको छ नक्कली परीक्षार्थी भेटिएमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लगाइने र परीक्षा अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजान समेत प्रतिबन्ध लगाइएको परिषदले जनाएको छ जेठ दस गतेसम्म सञ्चालन हुने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ मृगौला तस्करीमा संलग्न दसजनालाई प्रहरी काभ्रेमा सार्वजनिक गरेको छ मुख्य योजनाकार ललितपुर उपमहानगरपालिका एक्काइसका सचिन महर्जन र काभ्रे पनौतीका मनोज राउत सहित दसजनालाई जिल्ला प्रहरी कार्य काभ्रेले पत्रकार सम्मेलन गरी आज बिहान सार्वजनिक गरेको हो काभ्रेको होक्सेमा लामो समयदेखि मृगौला तस्करी भइरहने भए पनि प्रहरीले तस्कर विरुद्ध पहिलोपटक कारवाही अभियान थालेको हो पक्राउ पर्नेहरूले समेत आफ्नो मृगौला बेचेको फेला परेको छ ललितपुरको भाडुरमा हिजो बेलुकी गाड़ीको ठक्करबाट एक बालकको ज्यान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 हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ घरेलु टोली मुम्बईले हैदराबादले दिएको एक रनको लक्ष्य मुम्बईले तीन बल बाँकी छँदै भेटाएको थियो पहिला ब्याटिङ गरेको हैदराबादेमा चार विकेटको क्षतिमा एक रन बनाएको थियो जेसँगै घरेलु टोली मुम्बई चौध खेलबाट बीस अङ्क बटुल्न सफल भएको छ त्यस्तै प्रतियोगितामा आज रोयल च्यालेन्जर्स राइडर्स बेङ्गलोर तथा किङ्स इलेभेन पन्जाब र चेन्नई सुपर किङ्स तथा दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ जनजाति अन्तिममा प्रमुख दक्षिणमा नगेन्द्र कुमार निर्वाचित त्यस बुद्धे सौराह घोषणा पत्र जारी गर्दै महाधिवेशन सम्पन्न चुनावी मन्त्री परिषदका अध्यक्ष रेग्मी र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल हुँदै अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्त खारेजीको माग गर्दै आन्दोलनरत तेत्तिस दलीय मोर्चाका जनवर्गीय संगठनले अख्तियार कार्यालय घेराउ गर्दै मेरिगोला तस्करीमा संलग्न दसजना काभ्रे प्रहरीद्वारा सार्वजनिक र Indian Premier League IPL cricket प्रतियोगितामा मुम्बईद्वारा हैदराबाद सात विकेटले पराजित हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार